हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोकफाकाको एउटा नवीनतम श्रृङ्खलामा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेकासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोकफाकाको श्रृङ्खलालाई सुनिराख्नु भएको छ प्राविधिक मित्र विष्णुसँगै म दिवस मगर पनि उपस्थित भइसकेको छु कार्यक्रम रोजाइमा लोकभागका हरेक साताको दुई दिन आउने गर्छ मङ्गलबार र बिहिबारको बसाइमा कार्यक्रम आजको यो बिहिबारे बसाइमा पनि उपस्थित भइसकेका छौँ हामी अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजमा कार्यक्रम रोजाइमा लोक भाकामा तपाईँलाई पनि आफूलाई मन परेको लोकदोरी भाका रोज्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न सक्नुहुनेछ आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाका तपाईँले नै वनपाखा गर्दा गुनगुनाउने मेलापात गर्दा गुनगुनाउने लोकदोरी भाकालाई आज हामी कार्यक्रममा स्थान दिन्छौँ तपाईँको लागि दुईवटा टेलिफोन नम्बर पनि खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रमको यो यो श्रृङ्खला लिएर हामी हप्ताको दुई दिन उपस्थित हुन्छ हुने गर्छौँ मङ्गलबार र बिहिबार आजको यो बिहिबारे बसाइमा पनि उपस्थित भइराखेका छौँ मलाई प्राविधिक मित्र मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँकै लोकसङ्गीतको सहायत्री सहयात्री दिवस मगर कार्यक्रममा तपाईँ आउन चाहनुहुन्छ आफ्ना आफन्तजन घर लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ हामी चार बजी अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुन्छौँ तपाईँकै सम्झना सन्देश लिनको लागि र तपाईँलाई मनपर्ने लोकदोरी भाका बजाउनको लागि यदि तपाईँ आफ्नो घर परिवारदेखि टाढा गएर बस्नु भएको छ र लोकदोरी भाका मार्फत आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न मन लागेको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँ कुनै पनि साथीको जन्मदिन परेको छ आज आफूलाई मनपर्ने लोकदोरी भाका आफ्नो साथीलाई सुनाउन मन लागेको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ धेरै मित्रहरू टेलिफोन सम्पर्कमा त आउनु भएको छ तर पनि विष्णुजीसम्म मात्र आउनु भएको छ मसँग आउनु पऱ्यो अब को पालोमा तपाईँलाई दुईवटा बाटो मैले खुल्ला गरिराखेका छौँ साथीहरू आएर बिचैमा सम्पर्क विचित भएर जानुभएको छ तपाईँको लागि दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ मैले अघि पनि भनिराखेको छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ अब नै कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदरी भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ Thank you. हरदीप त्रिपाठी अनि पूजा गुरुङको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका सोच्छु कहिले कहिले ऐनामा हेरेर निकै नै रमाइलो लोकदोरी भाका थियो हामीले कार्यक्रमको सुरुवातमा राखिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटी तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ कार्यक्रमको सुरुवातमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि सरिता लामा के गर्दै हुनुहुन्छ सरिताजी अनि खाजा खानुभयो हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन लोकदोरी भाका रोज्न चाहनुहुन्छ सम्झना सन्देश को कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हुन्छ अहिले छुट्टिन्छौँ नमस्कार बाटुली यसरी हो नाच्ने निकै नै रमाइलो लोकदोरी भाका थियो तिजको कोराकबाट आउनुहुने सरिता लामाले आफ्नो रोजाइमा राखेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्नको लागि उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्ते को बोल्दै हुनुहुन्छ रोशनीजी के गर्नुहुन्छ तपाईँ पढ्दै हुनुहुन्छ हुन्छ कार्यक्रममा आउनु भएको छ कुन लोकदोरी भाका रोज्न सक्नुहुन्छ गाउन सक्छु हजुर गाउन सक्छु गाउनु भन्दा पनि तपाईँ आज कुन लोकदोरी भाका रोज्न चाहनुहुन्छ भनेको मैले धेरै साथीहरू कार्यक्रममा हुनुहुन्छ रोशनीजी आजको श्रृङ्खलामा भन्दा पनि पछिल्लो श्रृङ्खलामा चाहिँ तपाईँलाई हामीले पक्कै पनि गाउने मौका दिनेछौँ र धेरै साथीहरूले कुरिराख्नु भएको छ हुन्छ छ पूर्णिमाको जुनमा दाग छ नरहेको रात छैन सम्झेको दिन छैन तिम्रै माया लाग्छ मान मैले भुल्न साथ तेरा के गरे जुनमा पानी धाक्छ पूर्णिमाको जुनमा पानी छ नरोएको रात छैन नसम्झेको दिन छैन तिम्रै माया लाग्छ सानो तिम्रै माया दाग छ रामजी खाँड अनि टिकापुनको सुमधुर आवाजमा सजिएको लोकदोरी भाकालाई चरीकोटबाट हुने रोशनी मुक्तानले आफ्नो रोजाइमा पारेर गइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न चाहनुहुन्छ भने तपाईँको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ झापाबाट सबिना सबिनाजी के गर्दै हुनुहुन्छ शीतल महसुस गरिरहनु भएको छ अनि खाजा खानुभयो हुन्छ कार्यक्रममा आउनु भएको छ कुन लोकदोरी भाका रोज्न चाहनुहुन्छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुरलाई टेन्सन दाईलाई हजुर अनि मेरो दिदी हुनुहुन्छ यहाँ दिदीको लागि अनि बहिनीलाई अनि हजुरले मलाई चिन्छ उहाँ सबैजनाको लागि अनि हाम्रो अन्जान दाईको लागि अनि मेरो उता पाल्पामा भएको निसाको लागि जसले मलाई चिन्नुहुन्छ उहाँ सबैजनाको लागि हुन्छ सबिनाजी आउँदै होला अहिले भने छुट्टिन्छौँ नमस्कार सुने जाने हो तिम्रो बाटो हेरी लिन सक्छु अर्को जुने फेरि तिमीलाई पाउने आशामा जुनि गयो मेरो तिमीलाई पाउने लासोमा आजै पनि तिम्रै नाम छ मैले फेरि नै फेरि सासमा जुने जाने भो तिम्रो बाटो हेरी नसक्छु अर्को जाउने फेरि तिमीलाई पाउने आशमा जुनी गयो मेरो तिमीलाई पाउने आशमा आजै पनि तिम्रै नाम छ मैले फेरि सासुमा मैले फेरि नै सासुमा जुनी गयो मेरो पाउने आशमा पुष्कल शर्मा अनि देवी खर्तीको सुमधुर आवाजमा सजिएको लोकदोरी भाकालाई झापाबाट आउनुहुने सबिनाले आफ्नो रोजाइमा राखेर गइसक्नु भएको छ कार्यक्रम रोजाइमा लोक भाका व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login login गरेर कोही मित्र हुनुहुन्छ फेरि पनि कार्यक्रममा उहाँलाई म टेलि कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सुन्दर बस्तीबाट सुदीप चेपाङ सुदीपजी के गर्नुहुन्छ तपाईँ बसी बस भन्नु पऱ्यो है अनि खासा खानु भयो कि नै भइसक्यो भन्नु पऱ्यो है हुन्छ सुदीपजी कार्यक्रममा आउनु भएको छ आज कुन लोकदोरी भाका रोज्न चाहनुहुन्छ मैले कन्तराम दादालाई भनिसकेँ हुन्छ सम्झना सन्देश को कसको लागि राख्न चाहनुहुन्छ सर्व जनता हजुरलाई धन्यवाद कन्तरामको दादालाई हजुर अनि मलाई सम्भव भन्ने नरेन दादा अनि कुमार चेतम भनेर जस्तो चिन्नुहुन्छ सम्पूर्णलाई अनि यो रेडियो अर्पण सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई हुन्छ सुदीपजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार ओम नमः नमः धेरै नै वर्ष भइसक्यो प्रभु उनीलाई मन पराएको तिम्रै त्यो धर्ममा लाउँदा नि चित किन तडपिने गराएको खानाइदेऊ प्रभु आशीर्वाद माग्छु एक सय चार थोप्लो पाँच मेगा हर्ट यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाइमा लोकभाकाको यो श्रृङ्खलामा कार्यक्रम रोजाइमा लोकभाकाको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम रोजाइमा लोकफाकाको यो श्रृङ्खलामा मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस बस मगर कार्यक्रममा तपाईँ आउन चाहनुहुन्छ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँलाई विभिन्न किसिमको लोकदोरी भाका मनपर्छ तपाईँ कोही मित्रहरूलाई तिज लोकदोरी भाका मनपर्छ कोही मित्रहरूलाई मरमेश्वरसी लोकदोरी भाका मनपर्छ कोही मित्रहरूलाई रमाइला खाले लोकदोरी भाका मनपर्छ तपाईँलाई जस्तो खाले लोकदोरी भाका मनपर्छ त्यस्तो लोकदोरी भाका रोज्न पाउनुहुनेछ रोजाइमा लोक भाकाको व्यवसायमा तपाईँ आउनुको लागि दुईवटा दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ किनभने हामी आज कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ हामी जम्मा एकजना मित्रलाई मात्र लिन्छौँ कार्यक्रममा कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर प्राविधिक मित्र विसन्जीले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर नमस्ते पदमपुरबाट सर अधिकारी हजुर सरजी के गर्दै हुनुहुन्छ बसी बस्छ अनि खाजा खानुभयो हुन्छ कार्यक्रममा आउनु भएको छ हामी अन्त्यतिर पनि छौँ कुन लोकदोरी भाका रोज्न चाहनुहुन्छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद अनि हजुर अनि हुन्छ सरोजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते छौ छैन के कमजोरी साह्रै नै ब्युटिफुल छैन के कमजोरी लग्यो नि लग्यो नि मन्चुरी निकै नै रमाइलो लोकदोरी भएका थियो पदमपुरबाट आउनुहुने सर अधिकारीले आफ्नो रोजाइमा बाटेर गइसक्नु भएको छ कार्यक्रममा तपाईँले नै रोज्नुभएका लोकदोरी भाकालाई स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यति बेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रुचाइमा लोक भाकाको यो श्रृङ्खलालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कोराकबाट सरिता लामा चेरीकोटबाट रोशनी मुक्तान झापाबाट सबिना सुन्दरबस्तीबाट सुदीप चिपाङ पदमपुरबाट सर्व अधिकारी कार्यक्रममा आउने अनि आउन प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि विष्णुजीप्रति विशेष विशेष आभार छु भन्दै तपाईँकै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 सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x-ray echocardiography video x-ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई main road Tadi phone number शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी प्रभु घर बनाएको तिन चार वर्ष भयो रङ लगाउने ठुलो इच्छा थियो तर विश्वासिलो रङ टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके अब कसो गरौँ प्रभु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 मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय सतहत्तर अन्ठानब्बे पाँच पचास पैसठी चार सय तेत्तिस र अन्ठानब्बे चार पचास बयासी सात सय बयानब्बे वन वन्य जन्तु प्रकृति संरक्षणमा हाम्रो अभियान अब तपाई हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle stores hotel boutique kurta sari gift item puja सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना पचास दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले साँझको पाँच बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै video x x-ray x-ray ECG सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नशारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर राजेन्द्र मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनान्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई main road Tadi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि हजुर रेडियो यस अर्पण बुलेटिनको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस next नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट ले साकार पार्छ the next education consultancy private limited lions Chowk Narayangarh phone zero